स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com at office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाले We'll be right back. एघार बजे सहमति विपरीतका कुनै पनि काम नगर्न सरकारलाई एमालेको सुझाव मन्त्री परिषदका अध्यक्ष रेग्मी र प्रमुख निर्वाचन आयुक्त उप्रेतीबीच संविधान सभा निर्वाचनको तयारीबारे छलफल नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा नगेन्द्र कुमार कुमार निर्वाचित स्वीस सरकारको सहयोगमा निर्माण गरिएको लोथर राप्ते ड्याङ्क विस्तार कार्यको आज उद्घाटन चितवन र नवलप्रासीमा आज भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु मेरगौला तस्करीमा सम्लन्न दसजनालाई प्रहरीद्वारा काभ्रेमा सार्वजनिक बलिउड अभिनेता सञ्जय दत्तलाई आत्मसमर्पणको लागि केही समय माग्दै दायर निवेदन भारतीय सर्वोच्च अदालतद्वारा खारेज अफगानिस्तानमा तालिबान सेना र नेटो सेनाले गरेको संयुक्त कार्यवाहीमा पाँच तालिबानी हतियारधारीको ज्यान गयो र इन्डियन प्रिमियर लिगमा पन्जाब विरुद्ध बेङ्गलोर ब्याटिङ गर्दै बेङ्गलोरको मध्यम प्रदर्शन नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो बाँस मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा तपाईँलाई स्वागत छ सहकर्मी ध्रुवसँगै म सम्झना अब समाचार विस्तारमा नेकपा एमाले मुख्य तीन दल र मधेसी मोर्चा बीच भएको एघार बुधे सहमति विपरीतका कुनै पनि काम नगर्न सरकारलाई सुझाव दिएको छ मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी सहित सरकारी वार्ता टोलीका सदस्यहरूसँग बिहान बालुवाटारमा भएको छलफलमा एमाले एघार बुद्धि सहमति विपरीत जाँदा मङ्सिरमा पनि चुनाव हुन नसक्ने भन्दै जस्ताको तस्तै सहमति कार्यान्वयन गर्न सुझाव दिएको हो एमाले सकेसम्म डेढ प्रतिशत थ्रेस होल्ड राख्नुपर्ने नभए एक प्रतिशतबाट नघटाउन समानुपातिक सिट संख्या दुई सय चालिसबाट थपघट नगर्न पनि सरकारलाई सुझाव दिएको एमाले नेता अग्नि खरेलले जानकारी दिनुभयो हिजोको संविधान सभामा धेरै ठुलो संख्या भयो भनेर आलोचना भएको थियो त्यो जनमतलाई पनि हामीले ख्याल नगर्ने कुरा हुँदैन भनेर हामीले भनेका छौँ उहाँले भन्नुभयो छलफलपछि एमालेका नेता भीम रावलले जेठ दुई गते बस्ने उच्च स्तरीय राजनैतिक समितिको बैठक अघि नै असन्तुष्ट दलहरूसँग सरकार र राजनैतिक दलहरूले वार्ता गरेपछि मात्र चुनावको मिति घोषणा गर्नुपर्ने बताउनुभयो नेकपा माओवादी लगायतका अन्य दलहरूसँग कुराकानी गर्ने र त्यो कुराकानीपछि के कस्तो अवस्था हुन्छ त्यही अनुसार काम अगाडि बढाउँदा ठिक हुन्छ भन्ने राय राखेको छौँ उहाँले भन्नुभयो चुनावको मिति घोषणाको विषयमा सरकारले सोमबारदेखि दलहरूसँग परामर्श थालेको हो मन्त्री परिषदका अध्यक्ष रेग्मी सहित सरकारी वार्ता टोलीले सोमबार कङ्ग्रेससित छलफल गरेको थियो भने अहिले साना दलहरूसँग पनि छलफल गरिरहेको छ मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी र प्रमुख निर्वाचन आयुक्त निलकण्ठ प्रेती बीच आज संविधानसभा सभा निर्वाचनको तयारीबारे भेटवार्ता भएको छ प्रधानमन्त्री निवास बालाटारमा भएको भेटमा अध्यक्ष रेग्मीले जारी मतदाता नामावली संकलन प्रक्रियालाई तीव्रता दिए उक्त काम यथाशक्य छिटो सम्पन्न गर्न प्रमुख निर्वाचन आयुक्त उप्रेतीलाई आग्रह गर्नुभएको रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले जानकारी दिनुभयो भेटका क्रममा संविधानसभा सदस्य निर्वाचनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश अध्यादेशका विभिन्न प्रावधानप्रति विभिन्न दलले दिएका सुझावलाई सम्बोधन गर्ने उपायबारे छलफल हुनुको साथै निर्वाचनको मिति घोषणा गर्ने सम्बन्धमा पनि छलफल भएको प्रेस सल्लाहकार गौतमले बताउनुभयो पूर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ बिरामी भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको छ उहाँको काठमाडौँको हिमाल नर्सिङ होममा उपचार भइरहेको छ थप उपचारका लागि सिंहलाई नयाँ दिल्ली लैजाने तयारी भएको परिवार स्रोतले जनाएको छ सरकार विरूद्ध आन्दोलनरत नेकपा माओवादी सहितका विभिन्न तेत्तीस दलले आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय घेराउ गरेका छन् अख्तियार प्रमुख नियुक्ति विरूद्ध आन्दोलन केन्द्रित गरेका ती दलहरूले बिहान नौ बजेदेखि एघार बजेसम्म अख्तियार कार्यालय टंगाल घेराउ गरेका हुन् घेराउको कारण कर्मचारीहरू झण्डै एक घण्टा ढिलो मात्र कार्यालय प्रवेश गरेका थिए नेकपा माओवादीका प्रवक्ता पम्फा भूषालले सरकार विरूद्धको आन्दोलन केन्द्रित गरिएको र यथास्थितिमा सरकारसित वार्ता गर्न नसकिने बताउनुभयो सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले निर्वाचनमा सहभागी हुनु अघि उम्मेद्वारले अनिवार्य सम्पत्ति विवरण बुझाउनु पर्ने तथा अदालतमा मुद्दा परे नपरे त्यसको पूर्व जानकारी दिनुपर्ने विषयमा आपत्ति जनाउनु नहुने बताउनु भएको छ राजधानीमा आयोजित अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष महतोले सम्पत्ति विवरण बुझाउनु पर्ने तथा अदालतमा मुद्दा परे नपरे जानकारी दिन आनाकानी गर्ने जनताका प्रतिनिधित्व हुन नसक्ने बताउनुभयो ए माओवादी र मधेसवादी दलले दुवै मुद्दा हटाउ दुवै बुदा हटाउन माग गरिएको बेला महत्वको यो भनाइ आएको हो उहाँले सो बुदालाई अरू दलले आपत्ति जनाए पनि सद्भावनाले भने नजनाएको बताउनुभयो एक प्रतिशत मत ल्याउन नसक्ने दलले मुलुकको राजनीति गर्छु भन्ने कुरा पनि उदेक लाग्दो भएको महत्वको टिप्पणी छ संविधान सभा निर्वाचनको मिति अविलम्ब घोषणा गर्नुपर्ने निर्वाचन क्षेत्र पुनर्संरचना गर्नुपर्ने आमाको नामबाट पनि नागरिकता दिनुपर्ने निजामती सेवाको आरक्षण कोटामा चालिस वर्षसम्मको उमेद उमेर हदबन्दी हुनुपर्ने संवैधानिक निकायमा समानुपातिक प्रतिनिधित्व गराउनु पर्ने लगायत दस बुधा राखेर सद्भावना उनातिस गतेदेखि अनसनमा छ सशस्त्र द्वन्द्वबाट पीडित सेना र प्रहरीले दल घोषणा गरेका छन् नेपाल राष्ट्र सेवा दल घोषणा गरी उनीहरूले संविधान सभा निर्वाचनमा सहभागी हुने बताएका छन् रिपोर्टर्स क्लबमा भएको पत्रकार सम्मेलनमा दलका संयोजक सूर्य बहादुर घिमिरेले प्रत्यक्ष र समानुपातिकतर्फ देशभर उम्मेद्वारी दिने बताउनुभयो प्रहरले पाँच वर्षभन्दा लामो समय त द्वन्द्व पीड़ित सेना र प्रहरीको अधिकार सुनिश्चित गर्न माग गर्दै आए पनि व्यवस्था भएपछि संविधान सभामा प्रतिनिधित्वबाटै माग पूरा गर्ने घिमिरेको भनाइ थियो निर्वाचन आयोगमा दल दर्ता गरी चुनावी प्रक्रियामा लाग्ने घिमिरेले बताउनुभयो उहाँले द्वन्दमा छयालिस हजार चार सय नब्बे सेना प्रहरी पीड़ित भएको र आफ्नो संगठन चौसठी जिल्लामा विस्तार भएको जानकारी दिनुभयो गृह सचिव नवीन घिमिरेले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न प्रभावकारी रूपमा सुरक्षा व्यवस्था लागू गर्न बाह्र पर्साका सुरक्षा अङ्गका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ आज वीरगञ्जमा बाह्र पर्सा जिल्लाका प्रमुख जिल्लाधिकारी नेपाल प्रहरीका प्रमुखहरू सशस्त्र प्रहरी अनुसन्धान अधिकृतका प्रमुखहरूलाई निर्देशन दिनुहुँदै सीमा क्षेत्रबाट हुने अपराध न्यूनीकरणका लागि छिमेकी मुलुकका सुरक्षा अङ्गसँग आपसी समन्वय गरी अगाडि बढ्न आग्रह गर्नुभयो उहाँले राज्य इनरुवामा निर्माण गर्न लागेको प्रहरी भवनको निरीक्षण गर्नुहुँदै भवन निर्माणका लागि गृह मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा नगेन्द्र कुमार कुमाल निर्वाचित हुनुभएको छ सोमबार राति भएको निर्वाचनमा निकटतम प्रतिद्वन्दी चन्द्र विक्रम राईलाई पन्ध्र मतले पराजित गर्दै कुमाल तीन वर्षको लागि महासंघको अध्यक्षमा निर्वाचित हुनुभएको हो खसेको कुल त्रिपन्न मत मध्ये कुमारले बत्तीस मत र राईले सत्र मत पाउनु भएको थियो अध्यक्ष कारका प्रत्याशी नरेश ताम्राकारले तीन मत मात्रै पाउनु भएको छ विजयी भएपछि अध्यक्ष नगेन्द्र कुमार कुमारले आदिवासी जनजातिको मुद्दालाई स्थापित गराउन आफू नेतृत्वको कार्य समिति खर रूपमा उत्रने बताउनुभयो उहाँले जातीय पहिचान सहितको संघीयताका लागि दबावमूलक अभियान सञ्चालन गर्ने पनि बताउनुभयो महासंघको महासचिवमा पाँचजना प्रतिस्पर्धीलाई पछि पार्दै पेम्बा भोटे निर्वाचित हुनुभएको छ उहाँले बाइस मत पाउनु भएको छ उपाध्यक्षमा महिलातर्फ रोशनी मेसे हिमालबाट डन्डु शेर्पा पहाड़बाट सूर्यबहादुर माझी भित्री मधेसबाट चिनीलाल माझी र तराईबाट राम अवतार मण्डल निर्वाचित हुनुभएको छ सचिवमा महिलाबाट यशोदा चौधरी हिमालबाट गणेश लाल थकाली पहाड़बाट बहादुर सेपाङ भित्री मधेसबाट चिनीमाया माझी तराईबाट धेनी उराव निर्वाचित हुनुभएको छ कोषाध्यक्षमा जगत बहादुर बराम निर्वाचित हुनुभएको छ यसैबीच महाधिवेशनले तीस बुधे सौराह घोषणा पत्र जारी गरेको छ घोषणा पत्रमा पहिचान सहितको संहिता धर्मनिरपेक्षता गणतन्त्र समावेशिता लगायतका सभालाई संस्थागत गर्ने विगटित संविधान सभा तीन महिनाको लागि पुनस्थापना गरी जनताको पक्षमा संविधान जारी गर्नुपर्ने माग गरिएको छ महासंघले विघटित संविधान सभा पुनस्थापनामा सहमति नभए समानुपातिक तर्फको सीट संख्या कटौती नगरी र थ्रेसोल्ड नतोकी आगामी संविधान संविधानसभाको दोस्रो निर्वाचन सम्पन्न गर्नुपर्ने माग पनि गरेको छ स्विस सरकारको सहयोगमा निर्माण गरेको लोथर राप्ती ड्याक विस्तार कार्यको आज उद्घाटन गरिएको छ स्विजरल्याण्ड सरकारका सहायक विदेश मन्त्री बेट नोब्सले कुमरोज सामुदायिक वन राप्ती किनारमा भव्य कार्यक्रमका बीच लोथर राप्ती ड्याक विस्तार कार्यको उद्घाटन गर्नुभएको हो उद्घाटन समारोहलाई सम्बोधन गर्दै विदेश मन्त्री नोब्सले दीर्घकालसम्म नभत्कने गरी ड्याक निर्माण गरिएको हुँदा पूर्वी चितवनका बासिन्दालाई राहत मिलेको बताउनुभयो राप्ती नदीका कारण सबैभन्दा प्रभावित पूर्वी क्षेत्र का आधा दर्जन गाविसलाई बाढीबाट जोगाउन यो ड्याक महत्वपूर्ण रहेको सहायक विदेश मन्त्री नोब्सले बताउनुभयो यसअघि त्यस क्षेत्रका बासिन्दाहरू वर्षाको समय ड्याक फुटेर धनजनको क्षति हुने डरमा बस्न बाध्य थिए ड्याक निर्माणपछि बाढी नियन्त्रणसँगै खेतीयोग्य जमिन र उर्वर हुने हुँदा स्थानीयको जीवनस्तर मा सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो जमिन उर्वर भएपछि पोषण तत्त्वको उत्पादन हुने र खाद्य सुरक्षामा समेत सहयोग मिल्ने विदेश मन्त्री नोब्सले बताउनुभयो सोही सरकारको सात करोड गरी पन्ध्र करोड बाह्र लाखको लागतमा लोथर राप्ती ड्याक निर्माण गरिएको छ कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै चितवनका प्रमुख जिल्लाधिकारी नरेन्द्र राज शर्माले ड्याक निर्माणले पूर्वी चितवनका बासिन्दाको जीवनस्तरमा ठूलो प्रभाव पार्ने बताउनुभयो कार्यक्रममा प्राविधिक पक्षको काम गरेको सिल्ड कन्सल्ट्यान्टका प्राविधिक सञ्जीव राज भण्डारीले अहिलेसम्म भएको कामको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो कार्यक्रममा पूर्वी दक्षिण एसिया क्षेत्र समन्वय कार्यालयका प्रमुख संयोजक Peter national nation SDC Nepal प्रमुख जा फ्रान्सवा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे चितवनका एकीकृत नेकपा माओवादी जिल्ला इन्चार्ज अविनाश नेपाली कंग्रेसका जिल्ला सभापति टेकप्रसाद गुरुङ नेकपा एमालेका जिल्ला अध्यक्ष जगन्नाथ थपलिया नेकपा माओवादीका सचिव मधुर नेपाल लगायतको सहभागिता रहेको थियो समितिका संयोजक जेपी भेटवालको अध्यक्षतामा कार्यक्रम भएको थियो कार्यक्रममा स्विजरल्याण्ड सरकारका सहायक मन्त्री नोप्सलाई बाजा गाजा सहितको झाँकीले स्वागत गर्नुका साथै स्थानीयले सम्मान गरेका थिए पुरानो साढे अठार किलोमिटर रहेको सो ड्याक तेह्र सय मिटर विस्तार गरी निर्माण कार्य जारी रहेको छ ड्याकको पचासी प्रतिशत काम सकिएको लोथर राप्ती ड्याक संरक्षण समितिले जनाएको छ सौराको बद्रहनीसम्मको पाँच किलोमिटर क्षेत्रमा पनि निर्माण गर्ने समितिको लक्ष्य रहेको छ लोथर राती ड्याक अन्तर्गत गाविस गाविसतर्फ थप गरेको तेह्र सय मिटर ड्याक निर्माणको काम करिब सात करोडको लागतमा निर्माण भइरहेको निर्माण समितिका कोषाध्यक्ष तथा पूर्व सांसद लालमणि चौधरीले जानकारी दिनुभयो यस्तै पुरानो ड्यागको मर्मतका लागि तीन करोड र कैरखोला कंकाली र लोथर खोलाका अन्य तटबन्ध लगायतका लागि करिब पाँच करोडको लागतमा काम भइरहेको चौधरीले बताउनुभयो ड्याग निर्माणसँगै पूर्वी चितवनका एक दर्जन गाविसका एक लाख र बिस हजार भन्दा बढी स्थानीय लाभान्वित हुने बताइएको छ चितवनको भरतपुरमा आज बिहान बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ भने अर्को एकजना घाइते भएका छन् भरतपुर नगरपालिका वडा नम्बर सात कटहर चोकमा नातिन ख तीन आठ आठ नम्बरको बसले लो छ प आठ दुई सात नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो दुर्घटनामा नवलपरासी रामपुरका सत्ताइस वर्ष लेखनाथ पाण्डेको मृत्यु भएको हो सोही मोटरसाइकलको सवार मोटरसाइकलमा सवार भरतपुर नगरपालिका वडा नम्बर चारकी रुइचा बराल गम्भीर घाइते भएकी छन् बरालको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ टक्कर दिने बस बसका चालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ यसैबीच नलप्रासीका दुई छुट्टा छुट्टै स्थानमा आज भएको सवारी दुर्घटनामा एक बालकसहित दुईजनाको मृत्यु भएको छ पूर्व पश्चिम राजमार्ग अन्तर्गत नलप्रासीको अमरापुरी साथमा नातिन्त एक चार एक नम्बरको ट्राक्टरको ठक्करबाट गम्भीर घाइते भएका स्थानीय सात वर्ष इसान आलेको मृत्यु भएको हो आलेको उपचारकै क्रममा भरतपुर मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ नवलपरासीकै प्रतापपुरमा दुईवटा भारतीय नम्बरको मोटरसाइकल एक ठोकिएर भएको दुर्घटनामा अर्को एकजनाको मृत्यु भएको छ प्रतापपुर गाविसको अटलयामा भएको दुर्घटनामा परि भारत महाराजगंज जिल्ला निसलौल बस्ने पैंतालिस वर्ष देवेन्द्र कुमार त्रिपाठीको उपचारकै क्रममा शहीद स्मृति अस्पताल चौपत्तामा मृत्यु भएको नौलपरासी प्रहरीले जनाएको छ गम्भीर घाइते भारतकै वासुदेव यादव हनुमान गौड़ र वीरेन्द्र गौड़लाई थप उपचारको लागि भारतको गोरखपुर लगिएको छ मृगौला तस्करीमा सम्बन्ध दसजनालाई प्रहरीले काभ्रेमा सार्वजनिक गरेको छ मुख्य योजनाकार ललितपुर उपमहानगरपालिका एक्काइसका सचिन महर्जन र काभ्रे पनौतीका मनोज राउत सहित राउतसहित दसजनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पत्रकार सम्मेलन गरी आज सार्वजनिक गरेको हो काभ्रेको होक्सेमा लामो समयदेखि मेरगौला तस्करी भइरहेको भइरहे पनि प्रहरले तस्कर विरुद्ध पहिलोपटक कारवाही अभियान थालेको हो पक्राउ पर्नेहरूले समेत आफ्नो मेरगौला बेचेको फेला परेको छ Thank you. कक्षा एघारको परीक्षा आजबाट शुरू भएको छ परीक्षामा चार लाख पैंतिस हजार अठार जना सहभागी भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ परीक्षाका लागि देशभर नौ सय बत्तीस केन्द्र निर्धारण गरिएको परीक्षा नियन्त्रक दुर्गा आर्यले जानकारी दिनुभयो अमर्यादित काम गर्ने केन्द्राध्यक्ष सहायक केन्द्राध्यक्ष सुरक्षा गार्ड जो कोहीलाई पनि छ महिना कैद या एक लाख रुपियाँ जरिवाना या दुवै सजाय हुने व्यवस्था गरिएको छ यस्तै परीक्षार्थीले परीक्षा विरूद्ध गर्ने जस्ता गतिविधि गरेमा दुई वर्ष मार्चसम्म परीक्षा दिन नपाउने गरी निलम्बन गरिने व्यवस्था गरिएको छ नक्कली परीक्षार्थी भेटिएमा सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा लगाइने र परीक्षा बदिभर परीक्षा केन्द्रमा परीक्षार्थी र निरीक्षकलाई मोबाइल फोन लैजान समेत प्रतिबन्ध लगाइएको परिषदले जनाएको छ परीक्षा जेठ दस गतेसम्म सञ्चालन हुने उच्च माध्यमिक शिक्षा परिषदले जनाएको छ केही छोटा खबर बाह्रको पाँच गाविसलाई समेटेर नगरपालिका बनाउने सरकारले गरेको निर्णयको स्वागत गरेको भोलिपल्ट आज विभिन्न संघ संस्थाले त्यसको विरोध गरेका छन् र सर्लाही कालिन्जोर घारीवथानका स्थानीय बासिन्दा सुधारेको चुलोप्रति आकर्षित भएका छन् अन्य चुलो भन्दा यो चुलो फाइदाजनक भएपछि स्थानीयको आकर्षण बढेको बुझिएको छ अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हिजो हामीले सोधेका थियौँ बिना भिसा नेपाल प्रवेश गर्ने भारतीयहरूलाई रोक लगाउन सरकारसँग नेपाल मुक्ति मोर्चाले गरेको मागप्रति तपाईँ के भन्नुहुन्छ ए राष्ट्रिय स्वाधीनता जोगाउने प्रयास बी विवाद निम्ताउने काम र सी अनावश्यक कुरा तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ ए राष्ट्रिय स्वाधीनता जोगाउने प्रयास भन्नेमा सत्तालिस प्रतिशत बी विवाद निम्ताउने काम भन्नेमा पैँतिस प्रतिशत र सी अनावश्यक कुरा भन्नेमा अठार प्रतिशत मत व्यक्त गर्ने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 लिबियाको बेनगासीमा भएको कार बम विस्फोटमा परि कम्तीमा पन्ध्रजनाको मृत्यु भएको छ घटना घटनामा पनि महिला र सहित बालबालिकासहित भन्दा बढी घाइते भएको अधिकारीहरूले बताएका छन् मृतकको संख्या अझ बढ्न सक्ने अधिकारीहरूको भनाइ छ विस्फोटका कारण बेनगासीको केन्द्रमा रहेको एक अस्पतालको भवन तथा एक रेस्टुरेन्ट पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् बलिउड अभिनेता सञ्जय दत्तलाई आत्मसमर्पण आत्मसमर्पणको लागि केही समय माग्दै दायर निवेदन भारतीय सर्वोच्च अदालतले खारेज गरिदिएको छ सञ्जय दत्तले अभिनय गरिरहेको दुईवटा चलचित्रको काम पूरा नभएको कारण उनलाई केही दिनको समय दिन निर्माताहरूले अदालतमा निवेदन दिएका थिए सन् उन्नाइस सय तिरानब्बेमा भएको मुम्बई आक्रमणमा प्रयोग भएका हत्या राखेकोमा दोषी ठहर भइसकेका दत्तलाई अदालतले अप्रेल अठार तारिकभित्रमा आत्मसमर्पण गर्न समय दिएकोमा पछि फेरि एक महिनाको समय थप गरेको थियो तर अदालतले फेरि समय थप्न अस्वीकार गरेपछि सञ्जय दत्तले अब मे सोह्र भित्रमा आत्मसमर्पण गर्नुपर्नेछ अवैध हत्या राखेको आरोप प्रमाणित भएपछि गएको मार्च एक्काइस तारिकमा भारतीय सर्वोच्च अदालतले दत्तलाई पाँच वर्षको जेल सजाय सुनाएको थियो यसअघि डेढ वर्षको जेल सजाय पूरा गरिसकेको त्रिपन्न वर्ष दत्तले अब साढे तीन वर्षको जेल सजाय पूरा गर्न बाँकी छ खेल समाचार Indian premier league IPL cricket अन्तर्गत आजको पहिलो खेलमा अहिले रोयल च्यालेन्जर्स बेङ्गलोर र किङ्स इलेभेन पन्जाब बीच प्रतिस्पर्धा भइरहेको छ टस हारेर ब्याटिङमा तानेको बेङ्गलोरले चौध ओभरको खेल समाप्त हुँदा एक विकेट गुमाएर उनानब्बे रन जोडेको छ बेङ्गलोरका लागि अहिले क्रिस गायल र विराट कोहली क्रिजमा छन् गायल र कोहलीले समान चौतिस चौतिस रन जोडेर क्रिजमा रहेका छन् छत्तिस बलको सामना गर्दै गेलले तीन चौका र एक छक्काको मद्दतमा चौतिस रन बनाएका हुन् भने कोहलीले अठाइस रनको सामना गर्दै चार चौका र एक छक्काको मद्दतले चौतिस रन जोडेका हुन् आज सेमी फाइनल प्रवेशका लागि बेङ्गलोरको खेल महत्त्वपूर्ण रहेको छ यसैबीच आज हुने दोस्रो खेलमा चेन्नई सुपर किङ्स र दिल्ली डे डेबल्स बीच बेलुका सभा आठ बजेपछि प्रतिस्पर्धा हुनेछ बुलेटिनको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक एघार बुद्धि सहमति विपरीतका कुनै पनि काम नगर्न सरकारलाई एमालेको सुझाव मन्त्री परिषदका अध्यक्ष रेग्मी र प्रमुख निर्वाचन आयुक्त उप्रेतीबीच संविधानसभा निर्वाचनको तयारीबारे छलफल नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा नगेन्द्र कुमार कुमार निर्वाचित स्विस सरकारको सहयोगमा निर्माण गरेको लोथर राप्ते ड्याङ्ग विस्तार कार्यको आज उद्घाटन चितवन र नवलप्रासीमा आज भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु मृगौला तस्करीमा सम्मान दसजना